डडेलधुवाको भित्री मधेस क्षेत्रमा भीषण आग लागि छवटा पसलहरू पूर्ण रूपमा जलेर नष्ट करोड़ौं बराबरको क्षति भएको अनुमान छाउपडी प्रथा उन्मूलन निर्देशिका कार्यान्वयनका लागि मध्य र सुदूरपश्चिममा पहिलो पटक डडेलधुवामा समिति गठन विभिन्न मान्यताका कारण प्रथा उन्मूलन गर्न चुनौती बझाङका अधिकांश ग्रामीण भेगमा छाउपडी प्रथा अझै यथावत पञ्चानब्बे परिवार भएको एउटा ओडामा बीस भन्दा बढी छाउगुट र बैतरी विभिन्न गाविसमा गठित बाल समूहहरू बाल विवाह रोक्न सक्रिय कैलालीमा राजनीतिक कार्डमा वन फडानी भइरहेको वनकर्मीकै गुनासो प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनबीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु डडेलधुराको परशुराम नगरपालिकाको वडा नम्बर नौको गाईबाँधी बजारमा भीषण आगलागी भएको छ राती साढे बाह्र बजेतिरबाट शुरू भएको आगलागीबाट छवटा पसलहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन् स्थानीय अर्जुन बोहरा रमेश बोहरा अक्कल बोहरा धर्मसिंह बोहरा लालबहादुर बोहरा र प्रकाश खड्काका गरी छ जनाका खुद्रा पसल होटल मोबाइल ग्यालरी फेन्सी पसलहरू जलेको इलाका प्रशासन कार्यालयलाई उद्धित गर्दै पत्रकार हर्कचन्दले जानकारी दिएका छन् मध्यरातीमा भएको आगलागी आज बिहान पाँच बजे मात्र नियन्त्रणमा आएको छ रातिको समय भएकाले आग लागि नियन्त्रणमा लिन कठिनाई हुँदा ठूलो क्षति हुन पुगेको इलाका प्रशासन कार्यालयका प्रमुख दत्तुराम पाण्डेले जानकारी दिएका छन् थप जानकारीका लागि यतिखेर उहाँ हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ कसरी यो आग लागि भएको रहेछ भीषण आग लागि भएको खबर आएको छ राति अन्दाजी साढे बाह्र बजेतिर बिजुलीको सर्ट भएर आगलागी भएको र सँगै रहेका छवटा पसलहरूमा क्रमशः जल्दै गए अनि त्यही हिसाबले नष्ट भयो अनि अहिलेसम्म यो छवटा पसलहरू पूर्ण रूपमा जलेर नष्ट भएको भन्ने छ अनि आगलागी नियन्त्रणमा आएको भन्ने छ यसमा के हो खासमा आगलागी नियन्त्रणमा आइसकेको हो हजुर अहिले आगलागी नियन्त्रणमा आइसक्यो राति बाह्र एक बजीतिर त्यहाँ फोन भएपछि यता रहेका बेस क्याम्पको सशस्त्र प्रहरी नेपाली सेना जनपदको प्रहरी र स्थानीय सहित को संयुक्त प्रयासबाट पानीको समस्या रह्यो पानी कुलोमा रातिबाट पानी कुलोमा थिएन कुलो लिएर आएर अनि पानी <clears throat> बोकेर नियन्त्रणमा लिइयो खाने ठुलो उसबाट भनेपछि छवटा पसलहरू जलेका छन् यो भनेको भीषण आग लाग्ने भन्न सकिन्छ भीषण आग लाग्यो अनि अहिले चाहिँ दमकल भइदिएको भए त्यो केही कम गर्न सकिने अथवा त्यो महसुस भयो कि भएन महसुस त भयो हजुरको दमकल भइदिएको भए चाहिँ केही छिटो नियन्त्रण हुन्थ्यो अब त्यो भन्ने त महसुस भयो दमकलको चाहिँ अनिवार्य देखियो अनि त्यहाँको परशुराम नगरपालिकाले दमकल खरिद गर्ने भनेर रकम पनि निकासा भइसकेको भनेर खबर आएको थियो दमकल खरिद गर्नमा ढिलाइ भएको या प्रक्रिया नपुग्दाखेरि कसरी त्यो प्रक्रियामै रहेको छ हजुर विनियोजित भएको भन्ने जानकारी भयो र हेलो उहाँसँगको टेलिफोन सम्बन्ध भएको छ हामी उहाँसँग बुझ्ने प्रयास गर्नेछौँ पछिल्ला समाचारमा र खास गरी विद्युतको तार सर्ट भएर आगलागी भएको उहाँले हामीलाई अफवेयरमा जानकारी गराउनु भएको थियो त्यो जिज्ञासा हामीले अनएयरबाट उहाँसँग लिन सकेनौं टेलिफोन समस्याका कारण हामी यस सम्बन्धीका समाचारहरू पछिल्लो समय प्रस्तुत गर्दै जानेछौँ छवटा पसलहरू जलेर नष्ट भएका छन् काठका पसलहरू रहेको जनाइएको छ मोबाइल ग्यालरीहरू फ्रेन्सी पसलहरू त्यसै गरी खुद्रा पसलहरू र होटलहरू रहेको भनिएको छ र यस सम्बन्धी थप समाचार हामी पछिल्ला समाचारमा सम्प्रेषण गर्दै जानेछौं मध्य र सुदूरपश्चिमका विभिन्न जिल्लामा कुरीतिको रूपमा विद्यमान रहेको भनिएको छाउपड़ी प्रथा उन्मूलनका लागि मध्य र सुदूरपश्चिममा पहिलो पटक डडेलधुरा जिल्लामा जिल्ला स्तरीय समिति गठन गरिएको छ घर शान्ति नै विश्व शान्तिको आधार दिगो विकासका लागि लैंगिक हिंसा रहित समाज भन्ने नाराका साथ सञ्चालन भएको अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरूद्धको सोह्र दिने अभियानको अन्तिम दिन शनिबार जिल्ला सदरमुकाममा आयोजित छलफल तथा अन्तर्क्रिया कार्यक्रमबाट समिति गठन गरिएको हो छाउपड़ी प्रथा उन्मूलन गर्न बनेको छाउपड़ी प्रथा उन्मूलन निर्देशिका दुई हजार चौसठी कार्यान्वयनका लागि अठार सदस्यीय समिति गठन कर महिला हिंसा तथा छपड़ी प्रथा विरूद्धको विद्यमान कारण तथा नीतिगत छलफल तथा अन्तर्क्रिया कार्यक्रम विषयक उक्त अन्तर्क्रिया कार्यक्रम मार्फत गठन गरिएको जिल्ला स्तरीय समितिको संयोजकको रूपमा स्थानीय विकास अधिकारी तोकिएको छ भने सदस्य सचिवमा महिला तथा बालबालिका कार्यालयका प्रमुखलाई तोकिएको छ निर्देशिकामा उल्लेख गरिए अनुसार नै समिति गठन गरिएको हो निर्देशिकाले मुख्यतया मध्य र सुदूरपश्चिमाञ्चलका कालीको डडेलधुरा दैनिक हुम्ला जुम्ला छाम बाजुरा डोठी र बझाङमा सामाजिक विकृतिको रूपमा रहेको देखाएको छ तर अन्य जिल्लामा निर्देशिका ले भने बमोजिमको अहिलेसम्म जिल्ला स्तरीय समिति गठन भइ नसकेको जनाइएको छ यसैबीच कार्यक्रममा सहभागीहरूले जिल्लामा छौपडी प्रथाको समस्या सुधारोन्मुख अवस्थामा रहेको भए पनि कुरीति अझै हट्न नसकेको बताएका थिए सामाजिक र धार्मिक मान्यताका कारण अझै पनि उल्लेख्य सुधार नभएको उनीहरूको भनाइ थियो विद्यालय पढ्न जाने बालबालिका विद्यालय पढ्न जाने बालिकाहरू विद्यालय जाने क्रममा महिनावारी भएका विद्यालय नगई बाटो बाटै घर फर्किँदै विद्यालयमा रजस्वला भएमा विद्यालय छोडेर घर फर्कने गरेको सहभागीहरूले अनुभव सुनाएका थिए रजस्वलाको समयमा विद्यालय गएका छात्राहरूलाई प्यार फेर्ने ठाउँ नहुँदा उनीहरू समस्यामा पर्ने गरेको समेत सहभागीहरूले बताएका थिए जिल्लामा रहेका अधिकांश विद्यालयमा छात्र मैत्री शौचालय नभएका कारण उनीहरू समस्यामा पर्ने गरेको सहभागीको भनाइ थियो त्यस्तै महिलामा घर आइसी कार्यबोझ धेरै भएका कारण उनीहरूको सिकाइ उपलब्धि कमजोर हुने गरेको शिक्षा सम्बद्ध व्यक्तिहरूको भनाइरहेको थियो रसलेस development United Nation trust fund अनौपचारिक क्षेत्र सेवा केन्द्र एन्स्विक महिला तथा बालबालिका कार्यालय जिल्ला कानूनी सहायता समिति र किरार्क नेपालको सहकारीमा उक्त कार्यक्रम सम्पन्न भएको हो बझाङका अधिकांश ग्रामीण भेगमा छौपडी प्रथा अझै यथावत रहेको छ छाउपडी विरुद्ध बझाङमा रहेका विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरूले अभियान चलाए पनि केही गाविस छाडेर हेर्दा त्यति प्रभावकारी देखिएको छैन अशिक्षा जनचेतनाको अभाव रूढीवादी परम्पराका कारण छाउगोड यथावत अवस्थामा रहेको जिल्लाका जानकारहरू बताउँछन् बझाङको पृथ्वी नगरपालिकाभित्र नै यो प्रथा अत्याधिक रूपमा मान्दै आएको स्थानीय बासिन्दाको भनाइ छ बझाङको जयपृथ्वी नगरपालिका वार्ड नम्बर पाँच धामिली सबैभन्दा बढ़ी छाउपडी प्रथा मान्ने गरेको भेटिन्छ झण्डै पञ्चानब्बे परिवार बसोबास गर्ने पाँच नम्बर वडामा बीस भन्दा बढी छाउगोट रहेको स्थानीय सिद्धराज जोशीले बताएका छन् बैतडीका विभिन्न गाविसमा गठन गरिएका किशोरी समूहहरूले बाल विवाह रोक्नका लागि पहल गरिरहेका छन् किशोरी समूहको पहलमा रौलेश्वर तथा शंकरपुरमा शुक्रबारका लागि तय भएका विवाह बाल विवाहहरू रोकिएका छन् किशोरी समूहको विशेष पहलमा बाल विवाह रोकिएको महिला तथा बाल बालबालिका कार्यालय बैतडीले जनाएको छ बाल विवाहका कारण महिलाको समग्र जीवनमा समस्या पर्ने भएका यसको न्यूनीकरणका लागि किशोरी समूहलाई परिचालन गरिएको महिला विकास अधिकृत अनिता बुढाहरूले बताएका छन् जिल्लाका विभिन्न गाविसम्म मंगसुर महिना लागेदेखि बाल विवाह न्यूनीकरणका लागि किशोरी समूह परिचालन गरिएको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको ब्यानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ कैलालीमा राजनीतिक कारणमा वन फडानी भइरहेको वनकर्मीले बताएका छन् कैलालीमा आयोजित वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले राजनीतिक कारणका कारण कैलालीको वन फडानी भइरहेको बताएका छन् जिल्ला वन कार्यालय कैलालीको आयोजना तथा हिमालयन टेलिभिजन र रेडियो सुदूर सन्देशको संयोजनमा धनगढ़ीमा भएको कार्यक्रमका सहभागीहरूले राजनीतिक प्रतिबद्धता भए मात्र वन अतिक्रमण रोक्न सकिने बताएका छन् कैलाली नेपालकै सबैभन्दा बढ़ी वन जंगल भएको जिल्ला पनि हो कैलालीमा कुल दुई लाख पाँच हजार नौ सय उन्चालिस हेक्टर क्षेत्रफलमा वन फलिएको छ तर पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा बढ्दै गएको कार तस्करी वन फडानी वन अतिक्रमणको कारणले गर्दा कैलालीको हरियो वन संकटमा पर्दै गइरहेको जिल्ला वन अधिकृत रमेश बहादुर चन्दको भनाइरहेको छ आर्थिक सामाजिक तथा सांस्कृतिक क्षेत्रमा सुदूरपश्चिमको मानवाधिकारको अवस्था संवेदनशील रहेको राष्ट्रिय मानवाधिकार आयोगले जनाएको छ अर्काको अधिकारका लागि आजदेखि पूर्ण गरौं भन्ने नाराका साथ धनगढ़ीमा मनाइएको अडसठीऔ अन्तर्राष्ट्रिय मानवाधिकार दिवसका अवसरमा सुदूरपश्चिमको मानवाधिकारको अवस्था संवेदनशील रहेको आयोगले जनाएको हो राष्ट्रिय मानवाधिकार आयोग क्षेत्रीय कार्यालय धनगढ़ीले हाल करिब दुई सय मानवाधिकार उल्लंघनका घटनामा अनुसन्धान गरिरहेको जानकारी दिएको छ मानवाधिकारको क्षेत्रमा काम गर्दै आएको राष्ट्रिय मानवाधिकार आयोग क्षेत्रीय कार्यालय धनगढ़ीले हिजो अडसठी अन्तर्राष्ट्रिय मानवाधिकार दिवसका अवसरमा सुदूरपश्चिमको मानवाधिकारको अवस्था संवेदनशील रहेको जनाएको हो राष्ट्रिय मानवाधिकार आयोग क्षेत्रीय कार्यालय धनगढ़ीका सूचना अधिकारी मोहन देव जोशीले बेपत्ता तथा अपहरणका उनातिस हत्याका एकतीस यातना तथा कुटपिटका बीस घटनामाथि अनुसन्धान गरिरहेको जानकारी दिएका छनृ नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा कैलालीका आठ हजार बढ़ी नागरिकले नाम दर्ता गराएका छन् सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका अनुसार कैलालीमा हालसम्म एक हजार पाँच सय परिवारका आठ हजार तीन सय पचहत्तर जनाले स्वास्थ्य बीमा कार्यक्रममा नाम दर्ता गराइसकेका छन् कैलालीमा गत चैत पच्चीस गतेबाट स्वास्थ्य बीमा कार्यक्रममा नाम दर्ता गर्न शुरू गरिएको थियो भने गत जेठ एक गतेदेखि सेवा विस्तार गरिएको थियो स्वास्थ्य बीमा भनेको रकमको अभावले उपचार गर्नबाट वञ्चित भएका बिरामीलाई गुणस्तरीय स्वास्थ्य उपचार सेवाको पहुँचमा ल्याउने र उपचारको आर्थिक भार घटाउने बनाउने हो सामाजिक स्वास्थ्य विकास समितिका जिल्ला प्रबन्धक कपिलदेव अरियालले भने अहिले सामाजिक स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत दुई प्रकारका औषधि समेटिएका छन् उनले स्वास्थ्य बीमा गरेका बीमितहरूले औषधि खरिद गर्दा पञ्चासी प्रतिशत बीमा कार्यक्रमले बेहोर्ने प्रावधान रहेको बताएका छन् जोटीको छत्तीसौं गाविसको रूपमा हिजो खिरसेन गाविसलाई पूर्ण खोप प्राप्त गाविस घोषणा गरिएको छ हिजो गाविसलाई एक औपचारिक कार्यक्रमको आयोजना गरी पूर्ण युक्त घोषणा गरिएको हो घोषणा सभाका सभापति गाविस सचिव सुशील चौधरी सुशीला चौधरी रहनु भएको थियो भने प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्ट रहनु थियो सुदूरपश्चिममा ठूला लगानी भित्र्याउने उद्देश्यका साथ निजी क्षेत्रबाट थालिएको लगानी दशक अभियान सकारात्मक रहेको यस क्षेत्रका व्यवसायी तथा बुद्धिजीवीहरूले बताएका छन् नेपालको चार विकास क्षेत्रभन्दा तुलनात्मक रूपमा पछाडि परेको सुदूरपश्चिमाञ्चल लगानी दशकले विकासका लागि सकारात्मक भूमिका निर्वाह गर्ने उनीहरूको ठहर छ विगतदेखि नै विकासको लागि पहल गर्दै आएको कैलाली उद्योग वाणिज्य संघले लगानी दशक अभियान दुई हजार त्रिहत्तरदेखि दुई त्रियासीसम्म शुरू गरेको हो यो अभियान अन्तर्गत कृषि पर्यटन पूर्वाधार जलविद्युत र जडीबुटीका लगानीका लागि आकर्षण गर्ने संघले जानकारी दिएको छ यस क्षेत्रमा यी पाँचको सम्भावना र हुने दीर्घकालीन फाइदाका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गरेर लगानीका लागि आकर्षित गर्ने संघको लक्ष्य रहेको छ विगतको प्रयासभन्दा केही फरक पहल थालेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोकटीको भनाइरहेको छ लगानी दशक अभियानले सुदूरपश्चिमाञ्चल क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्ने उहाँले बताउनु भयो भएको छ दैलेखको राकम कर्णालीमा डुङ्गा दुर्घटना हुँदा एक बालिका बेपत्ता भएकी छन् हिजो दिउँसो हिजो अपरान्न साढे चार बजेतिर नुहाउनको लागि घर नजिकैको कर्णाली नदीमा